भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ प्राविधिक साथी सस्येन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे आजको एकल कविता वाचनमा कवि चन्द्र राणा हछालाई लिएर आइपुगेका छौं कवि चन्द्र राणा हछा यो वर्ष राष्ट्रिय कविता महोत्सवमा प्रथम पनि हुनुभएको हो नेपाल प्रज्ञा प्रतिष्ठानले दुई हजार चौहत्तरमा आयोजना गरेको कविता प्रतियोगिताका मध्येका प्रथम व्यक्ति कवि चन्द्र छालाई, म एकल कविता वाचनमा दोस्रो पटक प्रस्तुत गर्दैछु उहाँको जन्म खोटाङको लामाखु रूपाकोट मौजागढी नौमा भएको अहिले बागबजार काठमाडौँमा रहँदै आउनुभएको छ उहाँका प्रकाशित कृतिहरूमा भाउजू लडेको भीर कथा संग्रह दुई हजार अडसठी सालमा प्रकाशित हो मनमा आँधी चलेपछि कविता संग्रह दुई हजार सडसठी सालमा प्रकाशित हो थिबिया चराको गीत कविता संग्रह दुई हजार एकहत्तर सालमा प्रकाशित भएको थियो र फेरि यसको दोस्रो संस्करण पनि आएको छ मलाई कविताको कार्यक्रममा योभन्दा बडा गर्व महसुस हुन्छ कि दुई संस्करण तीन संस्करण कविताका प्रकाशित हुँदै गए भने कविताको कार्यक्रममा बसेर यसरी प्रकाशित भएको छ भन्दा म आफूलाई गौरवान्वित महसुस गर्छु चन्द्र राणा आछाको यो पुस्तक दिव्य चराको गीत यति बेला मेरो हातमा छ र यसको दोस्रो संस्करण दुई हजार चौहत्तर सालमा प्रकाशित भएको हो र आज हामी थिबिया चराको गीतभित्रका मात्रै होइन त्योभन्दा बाहिरका कविताहरू पनि सुन्छौँ र चन्द्रजीको अनुभव पनि सुन्छौँ कविजी तपाईँलाई स्वागत छ हजुर धन्यवाद नमस्कार अब नेपालमा पुस्तक निकाल्ने व्यक्तिको आधारमा मदन पुरस्कार साझा पुरस्कार जस्ता पुरस्कारहरू भएपछि त्यो वर्षभरिको सेलिब्रिटी मानिन्छ लेखकलाई त्यस्तै यो नेपाल राजकीय नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा कविता प्रतियोगिता रहन्छ र त्यो प्रतियोगितामा प्रथम अथवा दोस्रो तेस्रो हुनेहरूसहित आज प्रथमको त विशेष भ्यालु हुन्छ तपाईँ वर्षभरिको सेलिब्रिटीको रूपमा पनि रहनुहुन्छ कविता प्रेमीहरूको माझ कस्तो अनुभव हुन्छ चन्द्रजी तपाईँलाई एकदमै <clears throat> खुसी लागेको छ कस्तो हुँदो रहेछ भन्दाखेरि आफूले गरेको प्रयासहरू <clears throat> सफल हुँदाखेरि एक खालको सुखद क्षण अद्भुत आनन्द प्राप्त हुँदो रहेछ त्यो फिल गर्दैछु अहिले म र व्यस्तता पनि बढाउँदो रहेछ पुरस्कार भन्ने कुरा चाहिँ कस्तो भन्दाखेरि एउटा त्यसले एउटा जिम्मेवारी दिने कुरा आफ्नो ठाउँमा छ र त्यसले एउटा मान्छेलाई अलिकति तत्क्षेत्रमा चाहिँ अलिकति व्यस्त जस्तो बनाउँदो रहेछ अहिले मेरो त्यही अवस्था छ <laughs> कति वर्षको मिहिनेतपछि यो सम्भव भयो मेरो तेस्रो वर्ष हो यो यस अगाडि मैले कन्टिन्यू दुई साल भाग लिएको थिएँ तर कुनै पुरस्कार मैले प्राप्त गर्न सफल भएको थिइनँ एकैपटक प्रथम हुनुभयो फर्स्ट भयो तर लामो समय निरन्तर लागिरहेर पनि पुरस्कृत नहुनेहरू पनि हुनुहुँदो रहेछ त्यो हुनुहुन्छ भनेपछि कवितामा दम चाहिन्छ र सबै थरीले संयोग जुर्नुपर्छ भन्ने देखियो एउटा त कविता राम्रो हुनुपर्छ भन्ने पहिलो शर्त हो दोस्रो चाहिँ यहाँले भन्नुभयो जस्तो त्यो संयोगले पनि काम गर्छ होला भन्ने लाग्छ मलाई पनि हामी अब भाग्यमाथि विश्वास गरौँ नगरौँ संयोगमाथि विश्वास गरौँ नगरौँ प्रकृतिलाई त पत्याउनै पर्यो समयअनुसार कसैको समय भएको बेला पनि आइपुग्नुपर्छ जस्तो देखियो किनभने मैले यो प्रसङ्ग चाहिँ प्राय यो कविता प्रतियोगिता विवादरहित कुनै पनि वर्ष हुन सकेको छैन त्यसो त बढी विवाद कहिले भएर कम विवाद कहिले रह्यो भन्नेमा मात्रै कुरो हो त्यो अब हामी नेपालीमा विवाद गर्ने बानी नै लागेको हो कि साँच्चैकै कोही वर्षहरूमा जालझेल पनि चल्छन् कि ती कुरा तपसिलमा रहलान् हामी बिचबिचमा गर्दै पनि जाउँला यति बेला तपाईँ प्रथम भएर उत्साह लिएर आउनुभएको कविसँग म यो यी पाटाहरूलाई अलिक पछाडि उठाउँछु म पहिला चाहिँ कविता सुन्छु तपाईँको कुन कविता सुनाउनुहुन्छ म पहिले चाहिँ थिबियाचराको गीत सङ्ग्रहभित्रबाटै एउटा सङ्गीतकार भन्ने कविता सुनाउन चाहन्छु सङ्गीतकार सङ्गीतकार यही छ बाँसुरी फगत उडेर गएको हो धुन यही छ बाँसुरी फगत उडेर गएको हो धुन र लापत्ता भएको हो सँगै कहिल्यै नफर्किने मन मुटुको कान्लामा रोपी छोडेको हो उसैले नबिर्सने सम्झनाको बोधि वृक्ष र भिजाइ गएको हो एकसाथ यो धुले सहर र मलाई दुर्गम पहराको आवाज या पीडाको शालीन महक चुमेथ्यो गिटारका अठहरूले सम्भोग गरेर दिगन्त रागहरू जन्माए थियो लय सृष्टि धुन्थ्यो ऊ हृदय भैलनमा र धड्कनको रिटले टेक्दै हिँडाउँथ्यो युगको पच्चाप कति दुर्घटित साँझहरूको आँखा पुस्दै खोलेका जीवनका फाइलहरू बन्द नगरी अन्यास किन यो सहर छोड्यो उसले सोचिरहेछु सोचिरहेछु विस्मृतिको कुनै विशेष मोडमा दुःखको साझा पोया बाटेको यो चोकमा उभिएर बेहोसीमा पल्टाएका ती चिसा फाइलहरू के बन्द गर्न सक्ला त होस्मा के बन्द गर्न सक्ला त होस्मा धन्यवाद सङ्गीतकार कविताको शीर्षक चराको गीत भन्ने कविता सङ्ग्रहबाट वाचन गरेर सुनाउनु भयो कवि चन्द्र राणा छ तपाईँले कविता लेख्न थाल्नुभएको त धेरै भयो होला नि भएन धेरै भन्नाले ती साठीको दशकदेखि हो मेरो कविताको यात्रा तर त्यो बेला चाहिँ अलिकति कम थियो अहिले चाहिँ अलिक बढी लेखिरहेछु कसरी कसरी आयो यो प्रभाव कविताको कविता चाहिँ कस्तो भने म पहिले गाउँमा स्कुल पढ्दादेखि नै अब त्यो बेला नै एउटा साहित्य प्रको एउटा ममा एउटा बिउ रोपिएको थियो जब म अग्रज साहित्यकारहरूलाई पढ्थेँ जस्तो त्यो बेला पढेका कविहरूलाई पढिसके पछाडि आफूले पनि यस्तै कविता लेख्न पाए हुन्थ्यो त्यो कविताले खालको तरङ्ग मच्याउँथ्यो त्यो बाल मस्तिष्कमै तर पछि अब आफूले सोचे जस्तो हुँदैन बिचमा म धेरै अब काठमाडौँ आएर पनि म साहित्यमा सक्रिय हुन सकिनँ र पछिल्लो काल यो साठीको दशकदेखि यता चाहिँ अब सङ्गतहरू पनि कविहरूसँग भयो र वातावरणले पनि काम गर्यो र म आफूभित्र जुन एउटा कविताप्रतिको एउटा मोह थियो त्यसले आकार ग्रहण गर्ने काम चाहिँ त्यसपछि गर्यो कस्ता आउँछन् कुराहरू कवितामा त्यो थोरै समय बस्नुभयो होला नि गाउँमा त अब त त्यो जीवनको अहिलेसम्मको उमेर भोगाईमा बढी समय त यो कङ्कडको सहरमै बस्नुभयो होला कम समय गाउँमा रह्यो होला तपाईँको कवितामा आउँदाखेरिको स्मृतिहरू तपाईँका विचारहरू सम्वेगहरू भोगाईहरू भावहरू चाहिँ गाउँको बढी आउँछ कि सहरको बढी आउँछ त्यो चाहिँ कस्तो भने एउटा दुःख एउटा सङ्घर्ष गर्दै गइसके पछाडि अब सङ्घर्षको विशेष मोडहरू हुन्छ त्यो त्यो कुराहरू चाहिँ एउटा स्मरणमा जब रिपिट भएर आउँछ दोहोरिएर आउँछ त्यो बेला चाहिँ अब आफ्ना आफूले भोगेका कुराहरूलाई चाहिँ अब समय बगिरहेको समय समाज र यो एउटा पोलिटिक्ससँग जोडेर अब कविताहरू म लेख्ने गर्छु त्यसमा गाउँको पनि आउँछ सहरको पनि आउँछ विशेष त अब हामी अब गाउँमा बढी गाउँमा जन्मेर हुर्किएको हुनाले अलिकति गाउँको स्मृतिहरू पनि हुन्छ मेरो कवितामा मैले जान्न चाहेको पनि यही थिएँ हाम्रो नेपाली माटो नेपाली संस्कृति नेपाली परिवेश नेपाली हुर्काईहरू कविहरूको कवितामा कत्तिको आउँदो रहेछ कुन चिजले बढी तान्दो रहेछ भन्ने किसिमको कुरा कहानी जान्नको लागि तपाईँलाई मैले सोधेको थिएँ अब हामीलाई कुन कविता सुनाउनुहुन्छ चन्द्रजी आज चन्द्र राणा आछाको कविता हामी सुनिरहेका छौँ चन्द्र राणा आछा खोटाङमा जन्मनुभएका कवि हुनुहुन्छ र अहिले बागबजार काठमाडौँमा बस्नुहुन्छ उहाँका तीन पुस्तकहरू प्रकाशित छन् र यो वर्षको नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा प्रथम हुनुभएका कवि हुनुहुन्छ चन्द्र राणा छ हामी एकल कविता वाचनमा उहाँलाई आज दोस्रो पटक प्रस्तुत गरिरहेका छौँ योभन्दा अगाडि पनि हामीले केही अगाडि डेढ दुई वर्ष अगाडि उहाँलाई प्रस्तुत गरिसकेका छौँ र आज पनि हामी यो वर्षका सेलिब्रिटी कविको रूपमा उहाँलाई निम्ताएका छौँ चन्द्रजी तयार गर्नुभयो कविता <clears throat> हजुर आमाको सम्झना भन्ने कविता सुनाउन चाहन्छु आमाको सम्झना भिरको डिलमा मकिएको रुख सरह उभिएको छु भीरबाट लडेर आत्महत्या गर्दैछन् अतीत जोगाइराख्ने यादहरू सम्झिराख्नुलाई त बिर्सनु रहेछ उमेरको तेर्सो लर्केको हाँगामा मैले आधा ओबानो गुँड बनाएँ र ओत्तिनैपट्टि तिमीलाई पुरै कुप्दाएँ तर तिमीले हाँगै लछारेर जब गुँड छोड्यौ हल्लिरहे पनि मित्र तिम्रो सम्झनाको डाली सम्झिँदा सम्झिँदै भुली पठाए तिमीलाई र भुलहरूको निष्पट्ट जंगल बीच अन्यासै सम्झे आमालाई सम्झिरहे मैले आमालाई रुवाएका क्षणहरू सम्झिरहे मैले आमालाई नसम्झेका क्षणहरू सम्झिए मातृवाणी छोरा तिमी घाम हौ तिमीले सुकाउनुपर्छ संसारको आँसु तिमी पानी हौ तिमीले पखाल्नुपर्छ संसारको दुःख भेउ पाउनै सकिन मैले दुःखको घना जंगलमा फुलेको फूल हो कि रातो घाममा दुख्ने मुटु हो आमा सपनामा देखिने सपना हो कि राख्ने विपना हो आमा छुट्याउनै सकिन बिसाउ भन्ने बिसाउने हो कि हिँड्न डोर्याउने बाटो हो आमा पानीमा घोलिँदै पानी रङमा दृश्यमा आउँदै हराउने अमूर्त तस्बिर समातेर भिरको डिलमा डिल भएरै उभिएको छु भर्खरै मलाई डामेर भागेको हावाले हिर्काइरहेछ चुवाको पात त्यहाँ आमाको पेवा पीर बल्झिरहेछ सुदूरमा अकर नापिरहेका यौवन पाइताला रोकिन्छ के के सम्झेर पाटी पौवामा सुस्ताउँदा अल्झिएको बटुवारेको विषाद कथा पढेर रोक्न सकिएला खोला वर्तमानलाई सकिन्न रोक्न आमाको छातीमा घुम्ने पृथ्वीलाई सम्पूर्णता निभेको निष्ठलोट शून्यटमा सम्पूर्णता निभेको निष्ठलोट शून्यतामा हो या होइनको अनुभूतिबीच छामेर आफैलाई चिन्न खोजिरहेको बेला छेवैबाट आकाशिएको छ म जस्तै थकित भुइँ कुहिरो चढ्दै चढ्दै आमाको यादको जहाज धन्यवाद कति मिठो कविता चन्द्रजी कहिलेकाहीँ भनौँ न तपाईँहरूले विदेशका कविहरू अरू ठाउँका कविहरूको पनि अध्ययन गर्नुहुन्छ समय मिल्छ पढिन्छ पढिन्छ त्यो त म मैले इमान्दारीका साथ इमान्दारपूर्वक भन्नुपर्दा भाइ यही किताबहरू जस्तो पढेर किन्ने संस्कृति अलिकति हाम्रो कहाँ कम छ ममा पनि त्यो रोग छ म पनि त्यति पढ किन्दिनँ तर प्राप्त भएअनुसार तर किन्नै पनि पर्दैन गुगलमै कति भेट्छौँ हामीले म किनेर पढ्छु खास गरी जीवनीहरू र कथा र कविताहरू चाहिँ म पढ्छु अब मैले यो किन तपाईँलाई सोधेको भने विदेश अब भनौँ युरोपियन कविहरू अमेरिकन कविहरू अझ भनौँ एसियन एसियाभित्रका कति कविहरू हुनुहुन्छ हाम्रो देशमा कविलाई दिने भ्यालु एउटा जति मान्यता हुन्छ नि त्यो र अरू देशमा कविलाई दिइने भ्यालु कतिको अन्तर हुँदो रहेछ मलाई यो जान्न मन लाग्यो किनभने आज सेलिब्रिटी कवि भन्छु है म तपाईँलाई यो वर्षको त्यस हिसाबले पनि दुई हजार चौहत्तरको सेलिब्रेटी कविलाई मैले यो प्रश्न गरेको हो एउटा कुरा त मैले बुझेको के भने अब नेपालमा हामी धेरै कविहरू छौँ हामीले कवि कविलाई कवितालाई कविता भनेको यस्तो मर्यादित यस्तो प्रागिक विधा विधा हो क्षेत्र हो यसलाई हामीले यसको यसलाई सम्मान गरेर हामी कविहरू नै चुकिरहेछौँ भन्ने मलाई लाग्छ जस्तो कविहरूले कविताहरू लेख्ने क्रममा पनि अब जे आयो त्यो कविता भनेर लेखिदिने र तत्कालै एउटा त्यसलाई छाप्न हतार गर्ने हामीमा एउटा मनोरोग छ दोस्रो अब जहीँ तहीँ कविताहरू भनिदिने गैर कविहरूलाई पनि जबरजस्ती कविता सुन भनिदिने एउटा कविता वाचन गराई भनेको ठाउँमा तिनवटा कविता वाचन गरिदिने वान्स मोर आयो भने फेरि पनि वाचन गरिदिने यसले गर्दाखेरि कविता अलिकति कविताको मूल्य चाहिँ कविहरूले नै जोगाउन सकिरहेको छैन एउटा कुरा दोस्रो अब कवितालाई हेर्ने हाम्रो आँखा पनि अलिकति साँगुरो छ भन्ने मलाई लाग्छ जस्तो अब एउटा त गैर कविहरूले त अब त्यो हुने कुरा भइहाल्यो र अब कविता साहित्यभित्रकै को शल्यक्रिया गर्छु भन्ने जो अब विद्वानहरू हुनुहुन्छ उहाँहरूले पनि कवितालाई न्यायोचित ढङ्गले त्यसको शल्यक्रियाहरू गरेको देखिँदैन र एउटा कुरा अब बाहिर कविताको समालोचना नेपालमा कस्तो छ कविताको समालोचना चाहिँ एउटा पूर्वग्राही ढङ्गले भइरहेको म चाहिँ देख्छु जस्तै एउटा अर्को चाहिँ एउटा क्लासिकल तरिकाले पुरानो विशेष गरी अब नयाँ त समालोचकहरू अब ले त अलिकति नयाँ कुराहरू उठान गर्नुहुन्छ अलिकति त्यसलाई चिरेर गर्नुहुन्छ तर पुराना समालोचकहरू हाम्रो हुनुहुन्छ जति उहाँहरूले चाहिँ जस्तो उहाँहरूकै फेरि फेरिको दुई चारजना कविहरूलाई चिन्नुहुन्छ त्यो उहाँहरूलाई नै घाटा हो जस्तो हामीले बाहिरबाट हेर्दा के देख्छौँ भन्दाखेरि कि उहाँहरूको उहाँहरूको अध्ययनको दायरा बाहिर गएन जस्तो उहाँहरूले नयाँ कविलाई पढ्नै भएन कि पढेर पनि उहाँहरूले चाहिँ नयाँ कविहरूलाई चाहिँ स्वीकार नै मान्नु भएन जस्तो आजै पनि आज हिजो कि हामी विभिन्न अब पत्र पत्रिकातिर चलेका समालोचकहरूको आर्टिकल हेर्छौँ कवितामाथि त्यो देखिन्छ उहाँले चारजना कविहरूलाई उहाँले जहिलेदेखि समालोचना सुरु गर्नुभयो कवितामाथि त्यतिमै घुमिरहेको अहिले पनि उहाँ त्यति मात्रै घुमिरहनु भएको छ यसले गर्दा चाहिँ त्यो समीक्षकको आँखा फराकिलो हुनु पर्यो समीक्षकको आँखा समीक्षकले अध्ययन बढी गर्नु पर्यो होइन त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि भारी बोक्ने मान्छेले पसिना बगाउनु पर्यो नि अनि मात्रै तपाईँको त्यो उसले भारी ठाउँमा पुर्याउन सक्छ त्यसो गर्दाखेरि उहाँले अलिकति सबै कविहरूलाई पढ्ने असल खराब त अब समयले पनि छुट्याउँछ कवि आफैले पनि आफ्नो थाहा पाउँदै जान्छ म कहाँनिर छु भन्ने कुरा तर समालोचकहरूले चाहिँ नयाँहरूलाई पनि उहाँहरूले चाहिँ हेर्नु पऱ्यो नि त त्यो देखि नहेरेको देखिन्छ एउटा त्यसैले अब कुरा आइकै जस्तो त्यही भएर बाहिर चाहिँ कविहरूलाई अलिकति सम्मानका साथ हेरिन्छ तर नेपालमा चाहिँ कविहरूलाई बडा सम्मानको साथ हेरिँदैन भन्ने मलाई मिठो गरी प्रस्ताव दिनुभयो तपाईँले चन्द्रजी धन्यवाद कवि चन्द्र राणा आछा हामीसँग हुनुहुन्छ र कवि चन्द्र चन्द्र राणा आछाको थिबिया चराको गीतबाट हामीले कविताहरू पनि सुन्यौँ सुनिरहेका छौँ यो वर्षको सेलिब्रेटी कवि मैले यसकारण भनिरहेको छु कि नेपाल प्रज्ञा प्रतिष्ठानको दुई हजार चौहत्तरको राष्ट्रिय कविता महोत्सवका प्रथम कवि पनि हुनुहुन्छ यो मात्रै चाहिँ उहाँको पहिचान होइन साठीको दशकदेखि निरन्तर कविता लेखिरहनु भएको छ यो वर्षलाई चाहिँ मैले यो पहिचानलाई तपाईँको उठाएको हुँ र यसलाई सन्दर्भ जोडेको हुँ अब कविजीको अर्को कविता पनि फेरि सुनौ सुन लाग्यो केही पत्रिकाहरू पनि बोकेर बस्नुभएको छ पुस्तक छ थिबिया चराको गीत हातमा उहाँ उहाँले कविता छान्दै हुनुहुन्छ र कुनै कविता अब हामीलाई सुनाउनुहुन्छ म आमाको छाया भन्ने कविता सुनाउन चाहन्छु आमाको छाया सौतेनी आमा भन्छन् साप्सु खोलामा जा र हाम फालेर मरिजा लाचार बाबु भन्छन् नौ डाँडा काटेर जा र कतै गरिखा खा प्रिय तिमी के भन्छौ म आफू जन्मिँदा नानीको साथीलाई राखेको ढुङ्ग्रो झुन्डिएको दुधिलोको हाँगोमा पासो लागो कि जुनलाई पछ्याउँदै डाँडा काटौँ कहाँ होला हृदयका पिपहरू स्वतन्त्र पहाल्ने पँधेरी कहाँ होला दुजा दुजा आफैलाई लुकेर सिलाउने अँधेरी म काटिजाउँला नौ डाँडा या तरिजाउँला नौ खोला म नहुनुको कठोर शून्यमा मेरा साथी सगरका नौ लाख दुःखहरू त नरोलान् आँसुका धारिला फूलहरू अभागी च्यानको छातीमा त नखस्ला यो कोमल ढुङ्गा माटोको मुटुमा चोड त नपर्ला मेरी स्वर्गीय आमाको रुङ्रीले खोजिरहला रुँदै मैले टेकेको पाइतालाको चिसो डुबमा मेरै तातो धड्कन अफसोच पर्छ म अब किनभने सामुन्ने उभिएको छ यस बेला मैले सधैँ सपनामा मात्रै देख्ने मेरी आमाको छाया धन्यवाद बडा मिठो आमाको छाया शीर्षकको कविता तपाईँले मैले अब फेरि त्यही त्यही सेलिब्रिटी बनाएकै कुरालाई फेरि जोड्दैछु यो पुरस्कार पाउनुभयो नि प्रथम पुरस्कार अहिलेको राष्ट्रिय त्यसो त तपाईँको यही पुस्तकमै पनि बाहिरटामा छत्र विष्णु राई कृति सम्मान दुई हजार एकात्तर सालमा पाउनुभएको छ टेमके तुवाचुङ साहित्य पुरस्कार दुई हजार बहत्तर सालमा जिता सिंह स्मृति साहित्य सम्मान दुई हजार चौहत्तर र राष्ट्रिय कविता महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठान दुई हजार चौहत्तर प्रथम पुरस्कार यो यी यी बाहेक पनि कति पुरस्कारहरू पाइरहनु भएको होला तर यसले कविताको कविता प्रेमीहरूको हुलमा ए यो वर्षको विजेता है प्रथम व्यक्ति आई भनेर चाहिँ चिनाउँछ नै भन्छ नै र मैले आज पटक पटक रिपिट गरिरहनुको कारण पनि त्यही नै हो विजेता भइसके पछाडि प्रथम भइसके पछाडि र त्योभन्दा अगाडिको कवि कविको सोच अनुभव कविलाई अरूहरूले गर्ने व्यवहार अथवा आइपर्ने समस्या सहजताका सन्दर्भहरूलाई जोडाउन एकचोटि त्यो चाहिँ फरक हुँदो रहेछ हुँदो रहेछ हजुर जस्तो यस अगाडि जस्तो मैले आफैले बोध गरेको कुरा के भने अब जस्तो लेख्दा पनि हुन्छ अथवा जस्तो पोस्ट गर्दा पनि हुन्छ जस्तो छाप्दा छाप्दा पनि प्रकाशित गर्दा पनि हुन्छ भन्ने हुन्थ्यो तर अहिले यो पुरस्कार प्राप्त गरिसकेपछि चाहिँ मलाई एउटा हामीलाई एउटा के प्रेसर प्रेसर हुँदो रहेछ भने त्यो अरूलाई पनि हुन्छ होला होइन अब हामीले जे पा त्यो लेख्न अलिक हुँदैन होला किनभने अलिकति पाठकहरू पहिलेभन्दा अलिकति बढेको हुनसक्छ श्रोताहरू अलिक बढेको हुनसक्छ उहाँहरूलाई पनि हामीले अब ध्यान विशेष ध्यान दिएर लेख्नुपर्छ होला किनभने अहिले कविभन्दा अहिले पाठकभन्दा कविहरूको सङ्ख्या धेरै छ तर कविहरूभन्दा पाठक सचेत हुनुहुन्छ यसकारणले ती सचेत पाठकहरूलाई ध्यानमा राखेर हामीले लेख्नुपर्छ होला बरु कविता अब योजना बनाएर लेख्ने कुरा पनि हुँदैन बरु कम लेख्ने तर अब अलिकति पढि लेखिसकेपछि अलिकति त्यो कवितै जस्तो होस् भन्ने अहिले मलाई पनि लाग्छ त्यो र अब अरू पाठकहरूले श्रोताहरूले हामीलाई गर्ने व्यवहार र उहाँहरूले हामीलाई हेर्ने दृष्टिमा पनि अलिकति मैले भिन्नता पाएको छु जस्तो अहिले मैले पटक पटक फर्स्ट हुनुभएका कवि भने जस्तै अरूहरूको पनि आँखा त्यसमा लागिरहेको हुन्छ स्वाभाविक हुँदो रहेछ त्यो चाहिँ बडा मिठो गरी बुझाइदिनु भयो चन्द्रजी मैले यो थिबिया चराको बारेमा पनि तपाईँले अघिल्लो पटक आउँदाखेरि अलिकति व्याख्या गर्नुभएको थियो यसलाई हामी सन्दर्भ जोड्छौँ न एउटा कविता फेरि सुन्छौँ त्यसपछि अनि अरू कुराकानी अरू कविताहरू सुन्ने क्रम पनि जारी रहन्छ अहिले कुन सुनाउनुहुन्छ म अहिले यो मृत आकाश भन्ने कविता सुनाउन चाहन्छु मृत आकाश मृत आकाश त्यो आकाश आतंककारी थिएन थियो बरु त्यही उदाउने चन्द्रमामा एक कविको आँसु सूर्यास्त छेउ सर्वाङ्ग डढेको त्यो स्वर्ग धरतीमा शिरछेदन हुँदा उछिटिएको रगतको सिर्का हो सूर्यास्त छेउ सर्वाङ्ग डढेको त्यो स्वर्ग धरतीमा शिरछेदन हुँदा कविताको उछिटिएको रगतको सिर्का हो अचानक बौलाहा बिजुलीले एक दिन बलजफती बलजफती खान तलास गर्यो आकाशको कुना काप्चा र नेपथ्यमा बुलेटले घोचेर गर्ज्यो त्यो धरतीमा अब जन्मने छैन कविता आकाश आफ्नै निर्दोष रगतले नुहायो बगिरहेको निर्दोषिता थुन्दा थुन्दै अस्तायो हत्केलाबाट चन्द्रमा रोयो ऊ निधारमा बजार्दै चट्याङको मुठी थिएन चित्कार पुस्ने रुमाल थिएन ताराहरू थिएन निमन्त्रणा दिने बादल थिएन चराहरू चौध साँझहरूको प्रसव अन्त्यपछि बेहुली झैँ टप्लक्क उदायो चन्द्रमा जन्ती जस्तै झल्मलाए ताराहरू तब मृत्यु भइसकेको थियो आकाशको रोएन ऊ रोए अरू सबै ग्रहहरू फल त आज पनि आकाश नरोएकै छिन् रुँदै उदाउँछ चन्द्रमा र ताराहरू मनाथु भङ्ज्या कविलाई को कहाँ के रुनु के नरुनु यति हो कविताको हच्केको सातो बोलाउँदै उमेरको चर्काउँदो स्ट्रेमा उडाइरहेछु निकट आतंकको धुवा बडा मिठो मिठो कविता तपाईँले कविता पढिरहँदा पनि म यहाँ तपाईँको पुस्तक हातमा लिएको छु पल्टाएँ मैले यो अर्को जन्ममा भन्ने पहिलो राखेको कविता रहेछ साह्रै लोभ लाग्यो यसलाई मैले वाचन गर्ने अनुमति चाहेँ कहिलेकाहीँ मलाई पनि पढौँ पढौँ लाग्छ कोही कविको कविता देखेपछि यो शब्दले पढ पढ भनेर तानिरहन्छ चन्द्रजीको कविता म वाचन गर्छु एउटा अर्को जन्ममा यसको शीर्षक छ अर्को जन्ममा खोला हुन पाऊँ भनी किरातेश्वर कान्छा किरातीले तिमीलाई खोलाकै अंश चढायो आँखाबाट बल्झिँदा छाती बेहालत किराती पिउँछ कोदोको पाने बेथाको शीतनसित मगत चर्किने गरी पिउँछ दुख्दै यो बाटो हिँड्दा उसले सयौंपल्ट हात जोडिसक्यो यहाँको देउरालीलाई धनुकाँड सिरानी हालेर रुँदै पल्टिँदा देखिएको हृदय जस्तो आकाशबाट तिमीले किन हाँसिदेऊ देउता ऊ त फूललाई दुख्ला कि भन्दै बोल्ने कवि पो त हिउँलाई चिसो लाग्यो कि भन्दै आगो फुक्ने किराती पो त नत्र डबकाको जाँड किन सिसी फालेर मात्र पिउँछौ बलामी गएर फर्कँदा किन आगो टेकेर मात्र घरभित्र छिर्छौ तै उसले लेखेको मुन्दुमको कविता या उसैले गाएको पुर्खाको गीत समर्पण गरेर निशर्त तिमीलाई झुकाएको छ शिर उपरान्त उसले उसको गोरेटो सोद्धा भीर नदेखाइदिनु उसले उसको खुसी रोज्दा पीर नथमाइदिनु साँझको दमिलो सिमानाबाट दर्जनौं पृथ्वी बोकेर झरिरहेछ किराती ओह्रालो नपुछियोस् डाँडामा पोखिएको घामको झोल ऊ आँधीसँग हार्ने मान्छे कदापि होइन ऊ आफैसित भाग्ने मान्छे कदापि होइन ऊ आँधीसँग हार्ने मान्छे कदापि होइन ऊ आफैसित भाग्ने मान्छे हुँदै होइन किरातेश्वर अर्को जन्ममा कान्छा किरातीलाई खोला बनाइदेऊ बडा मिठो यो सिसी भनेको चाहिँ कुनै कुरा खानु अघि पितृलाई चढाउने कार्य यसलाई सिसी भनिन्छ हामी कवि चन्द्र राणा अछासँग छौं यो वर्षको नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवको प्रथम हुनुभएका कवि साथै उहाँका प्रकाशित कृतिहरू मनमा आधी चलेपछि थिबिया चराको गीत छन् र भाउजू लडेको भिर कथा संग्रह पनि प्रकाशित भइसकेको छ खोटाङमा जन्मनुभएका चन्द्र राणा अछाको कविता सुन्दै उहाँसँगको कुराकानी केही बेरमा फेरि ल्याउँछौ उज्यालो सुन्दै गर्नुहोला चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँसँग आज हामी कवि चन्द्र राणा अच्छा लिएर आइपुगेका छौँ र उहाँसँग कुराकानी गरिरहेका छौँ उहाँको प्रकाशित दुई कविता संग्रहहरू मनमा आधी चलेपछि र थिविया चराको गीत छ र भाउजू लडेको वीर कथा संग्रह पनि प्रकाशित भइसकेको छ चन्द्र राणा आछा खोटाङमा जन्मनु भएको हो अहिले बागबजार काठमाडौँ बस्नुहुन्छ चन्द्रजी तपाईँलाई फेरि स्वागत गरेँ यतिको लामो बसाइमा पनि मैले कविताको अलावा तपाईँको अरू व्यक्तिगत केही पनि कुराहरू सोधेको छैन सोधिनँ अब सोध्छु म त्यसो त पहिलोचोटि आउँदा सोधेको थिएँ होला अब अहिले सुन्ने साथीहरू कति फरक हुनुहुन्छ कतिलाई थाहा नहुन सक्छ कविता लेखन बाहेक तपाईँको पेसा हुन्छ नि पेसा चाहिँ के छ म चाहिँ आर्ट गर्छु चित्रकारिता चाहिँ मेरो पेसा हो यो चाहिँ तपाईँको बागबजारमा छ म त्यही भएर म व्यवसाय नै गरेर बस्नुभयो हजुर हजुर पसल छ हजुर साकेल भनेर हिँड्दा हिँड्दै देखिन्छ हजुर त्यो पिके क्याम्पस कविको कविको कलाकारिता हेर्न पनि कति मान्छे जान खोज्छन् अथवा त्यो बाटो बाग बजार पुतली सडक दिल्ली बजार भनेको त धेरै मान्छेहरूको प्राय यो कलमकर्मी कुचीकर्मीहरूको चाहिँ एउटा ठुलो जमघट हुने अखाडा पनि हो कहिलेकाहीँ चाहिँ तपाईँलाई टक्क चन्द्र राणा अछालाई भेटौँ त यो वर्षको सेलिब्रेटी कवि भनेर कसैलाई पस्न मन लाग्यो भने बाग बजारमा कहाँनिर पर्छ त्यो चाहिँ कहाँ छ भने पिके क्याम्पसको अपोजिट साइड हो अलि यता पर्छ पिके क्याम्पसबाट रत्नपारतिर आउँदा दोस्रो बिल्डिङ क्रस गरेपछि अपोजिट साइड साकेला आर्ट भन्ने छ त्यो साकेला आर्ट चाहिँ मेरो र त्यसको ठ्याक्कै अगाडिपट्टि कवि क्याफे भन्ने पनि छ त्यो कविहरू चिया खाने ठाउँ छ त्यो त्यहाँ नामै लेखिएको छ कवि कवि क्याफे पनि धेरै धेरै पत्रकार साथीहरू पुग्नु भएको छ कविहरू पुग्नु भएको छ अरूलाई थाहा छ म सबैलाई <laughs> त्यो जानकारी पनि गराउन चाहन्छु भेट भइरहन्छ त्यहाँ कवि क्याफे भन्ने छ त्यहाँ हामी चाहिँ प्राय कविहरू एक खालका कविहरू त्यहाँ भेला हुन्छौँ र चिया खान्छौँ तपाईँका चित्रहरू टाँगिएका हुन्छन् तपाईँको त्यो आर्टमा छ मैले बनाएको पेन्टिङहरू छ त्यो हेर्न सकिन्छ मैले पेन्टिङ चाहिँ कहिलेदेखि सिक्नुभएको मलाई त सोध्न मन लाग्यो कवि यो पनि मैले स्कुलबाटै जस्तो म त अब खोटाङमा पढेको त्यहाँ स्कुलमा पढ्दाखेरि अब त्यो पहिले अब पछि त्यसको अरू प्र्याक्टिस चाहिँ अब यहाँहरू गर्ने कुरा भयो तर मैले पहिलेदेखि नै चित्रहरू बनाउँथेँ त्यो चाहिँ त्यहीँबाट सुरु भएको कविता पनि बडा रमाइलो कति राम्रो मान्छेलाई साहित्य र कला दुवैले साथ दिएको कमी मान्छेहरू हुन्छन् होला कसैलाई साहित्य मात्रै आउँछ कलाको बारेमा थाहा हुन्न कसैलाई कला मात्रै आउँछ साहित्य थाहा हुँदैन तपाईँ दुवै गुणले पनि निपुण हुनुहुन्छ र साह्रै खुसीको कुरा आज सुन्न पाइयो अब एउटा कवितामा जाउँ तपाईँको कविता अलिक धेरै सुन्न मन छ प्रश्न नदीलाई प्रश्न नदीलाई पूर्व जुनीको एक आरक्त साँच एक अज्ञात प्रेमको भए थियो विभत्स हत्या यही जहाँ अहिले सेताम्मै फुलेको छ चोया बाँस फुल्थ्यो अघि फुल्थ्यो उहिले लिम्चिम्बुङ खस्थे रछाएर पातहरू गीतको निलाम्य आलाप जो रेटिन्थे मुटुको बिनायोमा यही फलैचामा खोपेर अधुरो कसम नमेटी हिँडेथिन् प्रेमिका भत्काउँदै अहमका कुर्कुचाले शालिग्राम छातीका रुख्न अखटाहरू यो जुनीमा पहिरो पर्खेर उगिरहेको शोकाकुल पहाड छाडी जानेको श्रापले भस्मित उनै प्रेमी हो जोसित सुरक्षित छ चर्काउँदो यादको दर्पण जहाँ कोइद छ मूर्छित खरानीमा उम्रिएको बाँसझ्याङ अपहरित आँसु र रगतले स्नान गरेर अनन्तदेखि कसलाई बोलाउँदै बगिरहेछिन् नदी उनैले धस्काएको धोकाको धस्तखत पहाडी निधारमा छ अलग्गै अझै त्यहीँनिर त्यहीँनिर छोडेर मृत उच्छवास सोचिरहेछ पहाड किन कैद भयो मनको कारागारमा निको नहुने घाउ जस्तो कसम खडेरीले धाँजो फाटेका खेतका चिराहरूबाट उठिरहे झैँ धरतीको बाफ उठिरहेछ निरुत्तर प्रश्न आफै नदी भएर निष्ठुरीले किन लहरसितै बगाइनन् शिवाली सम्झनाहरू धन्यवाद कति मजासँग बगाउनुहुन्छ शब्दहरू त्यो के फुर्सदमा लेखिन्छ कि कहिले काहीँ हतारै हतारमा सरर टिपिहालिन्छ एकैछिनमा होइन मैले अघि पनि भने यहाँलाई जस्तो कविता त अब कुनै पनि जस्तो कामहरू गरिरहँदा कतै हिँडिरहँदा कतैसँग बोलिरहँदा पनि कविता एउटा दिमागमा खेलिरहेको हुन्छ अनि लेख्ने बेलामा चाहिँ त्यो अब त्यसलाई चाहिँ त्यो दिमागमा खेलाइसकेको कुरालाई चाहिँ लेख्न चाहिँ अब टाइम दिएर कुनै अनुकूल पारेर लेख्ने कुरो हुन्छ त्यो योजना बनाएर यो त्यस्तो हुँदैन कति कतिको जन्मिँदा रहेछन् जस्तो तपाईँले अघि भन्नुभयो नि अब यो एकाडेमीको यो वर्ष चौहत्तर सालको कवितामा प्रथम भइसकेपछि चाहिँ अलिक जिम्मेवार हुनुपर्दो रहेछ है जस्तो अलिकति राम्रो लेख्छु भनेर अझ कमर कसिन्छ जस्तो त्योभन्दा यता कतिवटा जति कविता पुग्यो होला तपाईँको कविता जस्तो सङ्ग्रह मैले कविता भनेको जस कति पचास पचासवटा जस्तो कविताहरू लेखेँ होला त्यहाँभन्दा धेरै छैन होला जस्तो जम्मामा जम्मा पचास पचपन्नवटासम्म लेखियो होला तर अब ती सबै कति कविता भएन कति कविता भएनन् अब त्यो <laughs> त्यो अब त्यस्तो छ तर कुरो के हुँदो रहेछ भन्दाखेरि हामी कहिलेकाहीँ हामीमा हामी कविहरूमा के समस्या हुँदो रहेछ भने त्यो मैले थाहा पाएको कुरा बोध गरेको कुरो हामी सबै लेखे जति कवितालाई माया गर्दा रहेछौँ तर मलाई अहिले लाग्न थाल्यो के भने हामी एउटा असल कविता बन्छ भने त्यो चारवटा कविता भत्काइदिँदा पनि हुन्छ तर त्यसो गर्दैनौँ भत्काउँदैनौँ जोगाउँछौँ त्यसो हुँदाखेरि हाम्रो त चारवटै कविता गतिलो बन्दैन तर सुन्दर सिर्जना एउटा बन्छ भने त अरू अलिक चार पाँचवटा कविताहरू भत्काइदिँदा पनि हुन्छ भन्ने लाग्छ आजकल चाहिँ संश्लेषणतिर रुचि लाग्यो तपाईँलाई त्यो लाग्छ मलाई एउटा कुरा दोस्रो कुरो अब हामीले कविता लेख्दै गर्दा हामीले अरू कविहरूको पनि कविताहरू पढ्नु पऱ्यो अहिलेको कविताहरूले कस्तो लेखिरहेको छ कविहरूले हामी कस्तो म कस्तो लेखिरहेछु पहिलेकाहरूले अग्रजहरूले कस्तो लेखे हामीभन्दा पछाडिकाहरूले कस्तो लेख्दै आइरहेछ भन्ने कुराहरू चाहिँ थाहा पाइएन भने गएको गएकै भइन्छ तपाईँलाई अनुयायीको रूपमा तपाईँको अनुयायीको रूपमा आउने पछिल्लो पुस्ताहरू पनि छन् कहिलेकाहीँ सिकाउनुहुन्छ कविता कसैलाई बसेर यस्तो होइन यस्तो यस्तो भनेर यसो हेरिदिनुहुन्छ मैले कसै कसैलाई आफूलाई लागेको कुराहरू मलाई सोध्नु हुँदाखेरि भन्ने गरेको छु तर मलाई नसोधिकन चाहिँ म भन्दिनँ किनभने आफ्नै दृष्टिकोण हुन्छ मैले बुझेको के भने संसारभरि कविता कविहरू छन् नि तिनको संवेदना एउटै त होला तिनको सोच एउटै त होला तिनले भित्र के अरे तिनभित्र जुन भावना एउटा जुन प्रभावित हुन्छ त्यो एउटै होला तर उनले र दृष्टिकोण दृष्टिकोण त फरक हुन्छ नि त्यसकारण उसको दृष्टिकोणमा म पुग्न मलाई मेरो लागि चुनौतीपूर्ण हुन्छ त्यसकारण तर पनि फेरि कसैले मेरो कविता कहाँनिर के हुनुपर्थ्यो भनेर सोध्यो भने र त्यहाँ कहीँ लाग्ने कुराहरू लागेको कुराहरू मैले थाहा पाएँ भने म त्यो चाहिँ बताउन बताउँछु म बिल्कुलै सिकारु कवितै नजान्ने मान्छे पनि कहिले कहिलेकाहीँ सिक्नु पर्यो भन्दै आउँछन् त्यस्तो अनुभव छ तिनलाई चाहिँ म पहिले आफूलाई लागेको कुरा के भन्छु भने कविता सिकेर सिकिने चिज नै होइन तु एउटा कुरा चाहिँ कविता अब धेरै पढ्नेले नै कविता लेख्न सक्छ भन्ने कुरा पनि होइन कविता हरेक व्यक्तिभित्र हुन्छ तर त्यसलाई उसले कविता उसले बाहिर उसले प्रस्फुटन कसरी गर्छ भन्ने कुरा हो अब कविता लेख्दै नलेखेकोमा चाहिँ म कविता लेख्न चाहन्छु म कविता सिक्न चाहन्छु यो कुरै अप्ठ्यारो छ क्या यो त सिकेर हुने नै होइन यो चाहिँ बरु कविहरूलाई ले तसो लेख्दै गरेको कविहरूलाई बाटो देखाउन चाहिँ सजिलो छ तर अब लेखेको छैन म कविता लेख्न चाहन्छु सिक्न चाहन्छु भन्दा चाहिँ गाह्रो हुन्छ अब एउटा कविता सुनौँ हामी धेरै समय छैन हामीसँग तपाईँको एउटा कविता अब सुन्छौँ र त्यसपछि अझै एउटा सुन्ने समय रहन्छ होला दुईवटासम्म सुन्छौँ म समय सकिहाल्ला भन्ने पनि बिर्छ म <laughs> राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको कविता त्यो कुरिरहेको पाठकहरूले श्रोताहरूले कतिले अब सुन्नुभएको छैन म उहाँहरूलाई यो धेरै ठाउँ यसपालि वाचन गरिसकेँ मैले तर अहिले कहिलेकाहीँ त्यो बेला वाक्कै पनि हुन्थ्यो यसमा तर अब अहिले चाहिँ म यो रेडियो मार्फत चाहिँ यो म मलाई गर्व पनि लागेको छ यो रेडियो मार्फत यो कविता सुनाउन पाउँदा धेरै ठाउँ सुनाइयो म यही कविता यहाँ पनि सुनाउन चाहन्छु आँधीको यात्रा शीर्षक आँधीको यात्रा हातमा सपनाको फूल र पाउमा घामको साइद बोकेर पर्खिरहेछु आँधीको यात्रा हातमा सपनाको फूल र पाउमा घामको साइद बोकेर पर्खिरहेछु आँधीको यात्रा सखारैदेखि मेरो विदाईमा गाइरहेछन् चराहरू सुसाइरहेछ खोला भुरभुराइरहेछ आगो मलाई लिन मलाई लिन अध्याराका सहस्र बाँधहरू भत्काउँदै आउनेछ आँधी कतै अल्मलिएला भनी बाटो देखाउन मुस्कुराउँदै उदाउनेछ जुन म हिँडेपछि म हिँडेपछि गृहकार्य गरिरहेकी छोरीलाई सोध्नेछन् अक्षरहरूले जीवनको सौन्दर्य एक्लै खेलिरहेको छोरालाई टक्क रोकिएर बतासले सोध्नेछ समय साँझ पख आँसु पुछिरहेकी मेरी प्रियतमालाई जलिरहेको मैनबत्तीले बुझाउनेछ प्रेमको अर्थ जुन बेला म जुन बेला म गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन सद्भावको गीत गाउँदै उक्लिसक्नेछु आकाशमा काप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न उज्यालोको लौरो टेक्दै पुगिसक्नेछु क्षितिजमा मसँग मसँग मेरो हत्केला जो छ मुठी कस्ता पृथ्वी भन्छ मुठी खोल्दा आकाश खुल्छ आमा आमा यही हत्केलामा कोरिएको बाटोले डोर्याउँदै एक दिन ल्याइपुर्याउनेछ छ मलाई तिम्रो काखमा ल्याइपुर्याउने छ मलाई तिम्रो काखमा धन्यवाद कति मिठो मिठो शब्द मिठो सोच र भाव साह्रै मिठो कविता हामीले सुन्यौँ अब मैले विलम्ब नगरिकन एउटा कविता अर्को तपाईँलाई वाचन गर्न लगाउँछु किनभने समयले बिट मारे पनि अझै कविता सुन्ने लोभ चाहिँ पुगेको छैन त्यसैले एउटा कविता हामी सुन्छौँ र अनि आजको कार्यक्रमबाट छुट्टिन्छौँ चन्द्रजी म छोटो कविता छ गन्तव्य शीर्षकको यो सुनाउन चाहन्छु गन्तव्य मलाई ढेपेर हिँड्ने त्यो बतासलाई कहाँ छ पुग्नु मलाई ढेपेर हिँड्ने त्यो बतासलाई कहाँ छ पुग्नु लाग्थ्यो मानिसलाई बाँच्न हतार छ लाग्थ्यो मानिसलाई बाँच्न हतार छ हतार छ हिँड्न समयलाई परन्तु हतार रहेछ खोलालाई कुहिरोलाई या आँखालाई छलेर झरेको बोन्दलाई अब उसो सक्दिन बोक्न आफ्नै दुर्गन्धित लास छर्न सक्दिन सद्बिउ मलाई जाडो भयो जीवन अब मूल्यहीन मूल्यहीन यी आवाजहरूलाई यही बगरमा पुरेर जान्छु मलाई जाडो भयो जीवन अब मूल्यहीन यी आवाजहरूलाई यही बगरमा पुरेर जान्छु मलाई गर्मी भयो आँसु अब अन्त्यहीन यी व्यथाहरूलाई सप्रेम छातीको तख्ताबाट मिल्काउँछु जान्छु जान्छु र पुग्छु त्यो मेरो गन्तव्य जो छ न भन्न सक्नेछ बाटोले न थाहा पाउनेछ ईश्वरले धन्यवाद साह्रै मिठो कविता सुन्दा सुन्दै समयको अब पाबन्दीले हामी छुट्टिनुपर्छ कविता धेरै थिए अझै हामी सुन्ने समयहरू थियो कुराकानी पनि धेरै मेरो मनमा प्रश्नहरू अझै पनि थिए समयले बिट मार्यो चन्द्रजी मैले तपाईँलाई अब तपाईँले भटाइहाल्नुभयो बाघ बजारमा साकेला आर्ट साकेला आर्ट छ तपाईँलाई भेट्नु पऱ्यो भने त्यहाँ गएर भेट्न त सकिन्छ नै फेसबुकमा पनि जोडिन सकिँदो रहेछ मैले अहिलेसम्म तपाईँलाई एड गरेको रहेनछु हामी भर्खर स्टुडियो पस्नुभन्दा अगाडि मैले एड गरेर आएँ तर तपाईँको मलाई चन्द्र सम्बन्ध सिएचएनडिआरए स्पेलिङ सजिलै भयो राणा हछा अलिक अब सजिलो हुँदो रहेनछ हामीलाई त्यो बानी नपरेको नसुनिरहेको भएर त्यसको स्पेलिङ भनिदिनुहुन्छ चन्द्रको त स्पेल भन्नै परेन राणा हछाको R A N A H A N C H H A लामो छ सजिलो भयो फोन नम्बर एचएएन सिएचएचए भयो भने राणा छ र तपाईँको पुस्तकको पछाडि पनि सम्पर्क नम्बर दिएको छ अन्ठानब्बे एकचालिस अन्ठाउन्न एकतिस तेइस रहेछ नौ आठ चार एक पाँच आठ तिन एक दुई तिनमा सम्पर्क गरे पनि कवि चन्द्र राणा छसँग कुरा गर्न सकिन्छ हस् कविजी तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा आउनुभयो यहाँलाई पनि एकदमै हार्दिक धन्यवाद म मेरो दोस्रो तेस्रो तेस्रोचोटि यो उज्यालोमा हजुरसँग म दोस्रोचोटि जोडिएको छु तपाईँले मलाई जो यहाँ बोलाएर उपस्थित गराएर आफ्ना रचनाहरू वाचन गर्ने जो अवसर दिनुभयो हजुरप्रति म हार्दिक आभार व्यक्त गर्दै यस प्र यस प्रो कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्छु र यस रेडियो सुनेर सुनिरहनुहुने लाठौँ श्रोताहरूलाई पनि म नमन गर्न चाहन्छु यस रेडियो मार्फत धन्यवाद खोटाङमा जन्मनुभएका कवि चन्द्र राणा आछासँगै अब आजको कार्यक्रमबाट प्राविधिक साथी सशेन्द्र गौतम सङ्घर्ष विष्ट र म अच्युत घिमिरे पनि विदा चाहन्छौ नमस्कार शुभरात्रि भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन